लामो समयदेखिको खोटो सङ्कलनले सल्लाहका वन विनाश हुँदै सल्लेरी वन नासिँदै गएकोमा चिन्ता व्यक्त सुदूरपश्चिममा दुई सय बढी बैङ्क तथा वित्तीय संस्था रहेको राष्ट्र बैङ्कको तथ्याङ्क बैङ्कहरू सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्र तथा पहाडी जिल्लाका जनतामा वित्तीय साक्षरता दर न्यून जिल्ला परिषदहरूको मिति नतोक्न मन्त्रालयले परिपत्र गरेपछि स्थानीय निकायका कर्मचारी भुल्लामा धनगढीमै स्थापना हुने भनिएको क्षेत्रीय आयुर्वेदिक चिकित्सालयको कामला पत्र र कञ्चनपुरमा प्रहरी सङ्घको झडपमा घाइते भएका आरक्षी पीडितको उपचारमा समस्या प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु लामो समयदेखि खोटो सङ्कलन गर्दा सल्लाहको वन सङ्कटमा पर्नका साथै विनाश हुँदै गइरहेको छ चालिस वर्षदेखि निरन्तर रूपमा खोटो सङ्कलन हुँदै आइरहेका जिल्लाको विभिन्न ठाउँका सल्लेरी वन सङ्कटमा परेका छन् चालिस वर्षदेखि एउटै रूखबाट निरन्तर रूपमा खोटो सङ्कलन गर्दा सल्लेरी वन नासिने अवस्थामा पुगेका हुन् जिल्लाको अधिकांश सल्लेरी वनका रूख सुकिसकेका छन् केही रूख सुक्ने अवस्थामा पुगेका छन् रूख सुक्ने अवस्थामा पुग्दासम्म खोटो सङ्कलन भइरहेको स्थानीय उपभोक्ताहरूले बताएका छन् खोटो सङ्कलन सञ्चालन हुँदा जिल्लाको पचहत्तर प्रतिशत सल्लेरी वन विनाश हुने अवस्थामा पुगेका जिल्ला वन अधिकृत इन्द्रमणि भण्डारीले बताएका छन् खोटो संकलन उद्योगले संकलन निर्देशिकाको पालना समेत गरेका छैनन् एउटा रुखमा दुई वा दुईभन्दा बढी पिङ लगाउने रूखको वरिपरि सरसफाई नगर्ने माउ रूखबाट समेत खोटो सङ्कलन गर्ने गरेका छन् खोटो सङ्कलनले समुदायलाई फाइदा नभई उल्टो जंगल सखा भइरहेको ऐरनुङ्गा सामुदायिक वनका उपभोक्ता एवं अमरगढी नगरपालिका दुईका गोविन्दराज पाण्डेले बताएका छन् जिल्लामा दिव्यारोजिन एन्टरपुन्टाइन र भवानी केमिकल्स प्रणालीले खोटो सङ्कलन गर्दै आएका छन् जिल्लाबाट वर्षनी चार हजार मेट्रिक टन खोटो सङ्कलन हुने गरेको छ सुदूरपश्चिमका डडेलधुवासहित डोटी अछाम बैतडी बझाङमा विभिन्न कम्पनीले खोटो सङ्कलन गर्दै आएका छन् खोटो सङ्कलन गरिसकेको रुखको घाउलाई पोत्नुपर्ने रुख नै मर्ने गरी रिल लगाउन नपाउने भए पनि खोटो सङ्कलनले आफ्नो फाइदाका लागि जथाभावी रूपमा खोटो खोप्ने र खोटो निकाल्ने गरेका कारण रुख सुक्नका साथै बन्नै सकाप हुने अवस्थामा पुगेको अमरगढीका यज्ञराज जोशीले बताएका छन् वनका उपभोक्ताले सलेरी वन नासदै गएकोमा चिन्ता व्यक्त गरेका छन् सीमित व्यक्ति र कम्पनीका स्वार्थका कारण जिल्लाका अधिकांश सलेरी वन सकाप अवस्थामा पुगेका छन् खोटो सङ्कलन कार्यलाई व्यवस्थित गरिनुपर्ने सर्वसाधारणले माग समेत गरेका छन् अधिकांश बैङ्कहरू सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्र तथा पहाडी जिल्लाका जनतामा वित्तीय साक्षरता दर न्यून रहेको छ शहरी क्षेत्रमा बैङ्क खोल्ने क्रम तीव्र रूपमा वृद्धि भइरहे पनि ग्रामीण क्षेत्रमा भने न्यून मात्रामा मात्रै बैङ्क तथा वित्तीय संस्थाहरू स्थापना भएका छन् तराईका जिल्लाहरूका सहर केन्द्रित भएर मात्रै बैङ्कहरू स्थापना भएका छन् भने पहाडी जिल्लामा स्थापना भएका बैङ्कहरू सदरमुकाम केन्द्रित छन् जसका कारण ग्रामीण तथा पहाडी जिल्लाका अधिकांश जनता बैङ्कले प्रदान गर्ने सेवा सुविधाबारे अनभिज्ञ रहेका छन् नेपाल राष्ट्र बैङ्क धनगढीका निर्देशक विशत्रु थापाले अधिकांश बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित भएको बताएका छन् उनले बैंक तथा वित्तीय संस्था सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रका जनतामा वित्तीय साक्षरता दर न्यून रहेको बताएका छन् गत आर्थिक वर्षको असार मसन्तसम्ममा सुदूरपश्चिममा दुई सय तीन बैंक तथा वित्तीय संस्था रहेको राष्ट्र बैङ्कसँग तथ्याङ्क रहेको छ तीमध्ये करिब अस्सी प्रतिशत बैंक तथा वित्तीय संस्थाहरू सहर केन्द्रित रहेका छन् पहाडी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरू पनि सदरमुकाम केन्द्रित रहेको जनाइएको छ स्थानीय निकाय स्थानीय विकास मन्त्रालयले सबै जिल्ला विकास समितिहरूलाई फागुन चौबिस गतेसम्म जिल्ला परिषदको मिति नतोक्न परिपत्र गरेपछि जिल्ला परिषदबारे अन्यलता छाएको छ स्थानीय तहको निर्वाचन घोषणा भएसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै जिल्ला विकास समितिहरूलाई यस्तो परिपत्र पठाएपछि कतिपय जिल्लाका परिषदहरू रोकिएका छन् भने कतिपय मिति नतोकेका जीविसहरू अन्यलमा परेका छन् पुनर्संरचनापछिको स्थानीय तह कार्यान्वयनमा आएसँगै अहिलेको जीविस परिषदका निर्णयहरूको सार्थकता नरहेका भएका नरहने भएकाले परिषद नगर्न भनिएको अनुमान गरिएको छ गाउँपालिका र नगरपालिकाको भूमिकाका बारे धेरै अन्यलता नदेखिए पनि जिल्ला सभाको भूमिकाबारे अन्यलता देखिएको कैलालीका स्थान विकास अधिकारी केशवप्रसाद विमलीले बताएका छन् जिल्ला विकास समितिहरूलाई परिषदको मिति नतोक्न परिपत्र आएसँगै स्थानीय निकायका कर्मचारी भने आगामी बजेटका बारेमा भने कसरी चलाउने भन्ने बारे भने अन्यलता देखिएको छ तर फागुन चौबिस गतिभित्रै नयाँ निर्देशन आउन सक्ने उनीहरूको आशासहितको अनुमान रहेको छ वन विभागको असहयोगका कारण धनगढीमा स्थापना हुने भनिएको क्षेत्रीय आयुर्वेदिक चिकित्सालयको काम अलपत्र परेको छ वन विभागले धनगढीको राजपुरमा रहेको ढिलासैनी सामुदायिक वनको झण्डै दुई बिघा जग्गा दिन आनाकानी गरेपछि आयुर्वेदिक चिकित्सालय निर्माणको काम अलपत्र परेको हो स्वास्थ्य मन्त्रालयको अनुरोधमा वनमन्त्री शङ्कर भण्डारीले राजपुरको उनाचालिस कट्ठा जग्गा क्षेत्रीय आयुर्वेदिक चिकित्सालयलाई दिन लिखित निर्देशन दिए पनि वन विभागले उक्त जग्गाको सट्टा अर्को ठाउँको कुनै जग्गा खरिद गरेर जिल्ला वन कार्यालय कैलालीको नाममा नामसारी गर्नुपर्ने अडान लिएपछि आयुर्वेदिक चिकित्सालय निर्माणको काममा अवरोध आएको हो राजपुरमा आयुर्वेदिक चिकित्सालय निर्माणका लागि सरकारले यस वर्ष अठाइस करोड रकम विनियोजन गरेको छ तर जग्गाको टुङ्गो नलाग्दा उक्त रकम खर्च हुन सकेको छैन बैतडीको तल्लो सुराड मेलौडी स्थित इलाका हुला कार्यालय मर्मत सम्भार तथा पुननिर्माणको अभावमा जीर्ण भएको छ पच्चिस वर्ष पुरानो तीन कोटी उक्त कार्यालयको वर्षौंसम्म मर्मत सम्भार तथा पुननिर्माण हुन नसक्दा जीर्ण भएर सेवा प्रवाहमा समेत समस्या आएको छ विक्रमसम्म दुई हजार अडचालिस सालमा निर्माण गरेको उक्त उक्त भवन मर्म सम्भार हुन नसक्दा जीर्ण बन्दै गएको इलाका हुला कार्यालय केशरपुर मेलौलीका निमित्त कार्यालय प्रमुख रामसिंह विष्टले जानकारी दिएका छन् पानी पर्दा चुहिन्छ भवनको भित्ता समेत चर्किसकेको छ उनले भने पानी पर्यो भने छानामा त्रिपाल हालेर बस्नुपर्ने बाध्यता छ तिनले छाएको छानामा खिया लागेर पाल परेकाले पानी सुइएर यहाँ रहेका कागजात तथा चिठीपत्र समेत भिज्ने गरेको उनले बताएका छन् आर्थिक अभावका कारण भवनको मर्मत सम्भार गर्न सकिएको छैन मर्मतका लागि आर्थिक सहयोग गरिदिन मेलौली गाविससँग अनुरोध गरेको निमित्त कार्यालय प्रमुख विष्टले बताएका छन् कैलालीको उत्तरीस्थित मालाखेती अस्पतालको भवन निर्माण अझै सम्पन्न भएको छैन निर्माण कम्पनीको लापरवाहीका कारण सात वर्षअघि निर्माण सुरु भएको अस्पताल भवन नसकिएको हो दुई हजार छैसठी सालमा पाँच वर्षभित्र मालाखेती अस्पताल भवन निर्माण गरिसक्ने कोसियान न्युपानी शिवशक्ति जेबी निर्माण कम्पनीले सम्झौता गरे पनि निर्माण कार्य अझै पूरा भएको छैन निर्माण कम्पनीले दुई हजार त्रिहत्तर साल साउनसम्म भवन निर्माण पूरा गरिसक्ने गरी म्याद थप गरेको थियो तर साउनसम्म काम पूरा नहुने भएपछि पुनः नब्बे दिनको म्याद थप गरेको बताइएको छ मालाखेतीले तीन वर्ष अघि पन्ध्र सयको अस्पतालको अनुमति पाएको थियो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च वा इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ नेपाल विद्यालय कर्मचारी युनियन जिल्ला तदर्श समिति डडेलद्वाराको पहिलो जिल्ला सम्मेलन हिजो सम्पन्न भएको छ सम्मेलनले टेकबहादुर ऐरीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ऐरीको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति चयन भएसँगै नेपाल विद्यालय कर्मचारी युनियन जिल्ला तदर समितिले पूर्णता पाएको छ हिजो जिल्ला सदरमुकाम नजिकै रहेको उग्रतरा माविमा हिजो जिल्ला सदरमुकामदेखि सात किलोमिटर टाढा रहेको पोखरा बजारभन्दा नजिकै रहेको उग्रतरा माविमा सम्पन्न भएको सम्मेलनबाट अहिलेको अध्यक्षतामा तीन वर्षका लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो कार्यसमितिको उपाध्यक्षमा धर्मानन्द भट्ट सचिवमा भूपेन्द्र विष्ट कोषाध्यक्षमा हर्कबहादुर खाती सर्वसम्मत चयन भएको सचिव भूपेन्द्र विष्टले जानकारी दिएका छन् कार्यसमितिको सदस्यहरूमा शेरबहादुर भोगटी हरिना बोहरा वीरबहादुर बुढायर गजेन्द्र बहादुर जोरा मेघराज बोहरा कृष्ण कार्की र जयराज भट्ट सर्वसम्मत चयन भएका छन् नेपाल विद्यालय कर्मचारी युनियन जिल्ला तदर समिति डडेलधुराका अध्यक्ष टेक बहादुर ऐरीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहका प्रमुख अतिथि उग्रतरा माविका प्राचार्य नेत्रप्रसाद ओझा रहनु भएको थियो साथै नेपाल विद्यालय कर्मचारी युनियन काठमाडौँका केन्द्रीय अध्यक्ष विश्वनाथ भट्टराई सुदूरपश्चिम संयोजक चन्द्र थापा पश्चिमाञ्चल संयोजक हिमलाल अधिकारी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो पुनस्थापनाको माग राखेर आन्दोलनमा उत्रिएका शुक्लाफाटा आरसी पीडितको उपचार प्रभावित भएको छ कञ्चनपुरको झलारी पिप्लाली नगरपालिकाको कलुवापुरमा प्रहरीसँगको भी भएको झडपमा घाइते बनेका पीडितको महाकाली अञ्चल अस्पतालमा उपचारमा समस्या भएको हो अस्पतालले पीडितको उपचार निशुल्क गराए पनि अस्पतालमा पर्याप्त औषधि नहुँदा उपचारमा समस्या भएको हो झडपमा घाइते भएका भूपेन्द्र सिंहको कानमा ठूलो घाउ भएको र उनलाई थप उपचारका लागि सेती अञ्चल अस्पताल पठाइएको छ भने अरू घाइतेको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै पीडितले प्रहरीको विरोध गरेका छन् शुक्लाफाटा वन्यजन्तु आरक्ष जग्गा अधिग्रहण मुआब्जा कार्यदलले पीडितको तथ्याङ्क संकलन फारम अध्यावधिक गर्न सूचना जारी गरेपछि पीड़ित आन्दोलित भएका थिए दुई हजार अन्ठाउन्न सालमा शुक्लाफाटा आरक्ष विस्तारका क्रममा उनीहरूलाई विभिन्न स्थानबाट विस्थापित गरिएको थियो विस्थापित मध्ये विगतका आयोगले दुई हजार चार सय त्रिहत्तर परिवारलाई प्रमाणित गरेर परिचय पत्र वितरण गरे पनि पछि उक्त संख्याबाट घटाएर एक हजार चार सय अस्सीमा झारेको भन्दै पीडित आक्रोशित भएका हुन् धनगढी स्थित नेपाल राष्ट्र बैंक नजिकै जीर्ण अवस्थामा रहेको शान्ति बाल उद्यानको मुहार फेरिएको छ सत्ताइस वर्षदेखि जीर्ण अवस्थामा रहेको बाल उद्यान पुनर्निर्माणसँगै हिजोदेखि सञ्चालनमा आएको छ तीन वर्षअघि पुननिर्माणको जिम्मा पाएको ब्रह्माकुमारी सूर्य विश्वविद्यालयले बाल उद्यानको मुहार नै फेरिदिएको छ पहिले गौचरणका रूपमा रहेको बाल उद्यानको मुहार नै परिवर्तन भएपछि मनमा शान्ति कायम गर्ने बाल उद्यान आउनुपर्ने स्थानीय कमला शर्माले बताएकी छिन् उनले धनगढीमा यस्तो शान्ति स्थापना कतै नभएका कारण यसको शान्त स्थान कतै नभएका कारण यसको संरक्षणमा सबै नगरवासी लाग्नुपर्ने बताएकी छन् बालबालिकाको व्यक्तित्व विकास तथा शान्तिको अनुभूति प्रदान गर्नको लागि बाल उद्यानले टिय पुर्याउने अपेक्षा लिएको ब्रह्मा कुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख हिरा दिदीले बताएकी छन् बाल उद्यान सञ्चालनमा आएसँगै बालबालिकाहरूलाई मनोरञ्जन प्रदान गर्नुको साथै मानवमा आध्यात्मिक एवं नैतिक मूल्यको पुनस्थापना